नेपाली सेनाद्वारा सुदूरपश्चिमका मुख्य सड़कहरूमा गाड़ीहरूमा कडा निगरानी अत्याधुनिक हतियार सहित सुरक्षाकर्मी फरार भएको स्रोतको दावी ओलम्पिकमा सहभागी हुने नेपालका सातजना मध्ये डडेलधुराकी सरस्वती भट्टराई पनि एथलेटिक्सको पन्ध्र सय मिटर दौड़का लागि आज जनेरियोतर्फ जाँदै डडेलधुरामा स्थानीय तहको खाकामा छलफल जारी गाउँ स्तरबाट पनि स्थानीय तहको संख्या अपुग्रहको भन्दै संख्या बढाउनु पर्नेमा जोड र अपर कर्णाली जलविद्युत परियोजनाको सम्झौता खारेज गर्न माग गर्दै मोटरसाइकल र्याली दार्चुलामा भीड़बाट खसेर ठूलो संख्यामा महिलाहरूको मृत्यु हुन थालेपछि विशेष अभियान सञ्चालन गर्ने तयारी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु नेपाली सेनाले हिजो सुदूरपश्चिमका मुख्य सड़कहरूमा सवारी साधनमा कड़ा निगरानी गर्यो आधिकारिक रूपमा सेना स्रोतले जानकारी दिन नमाने पनि प्राप्त सूचना अनुसार उक्त प्रतनाबाट अत्याधुनिक हतियार सहित सुरक्षाकर्मी फरार भएका कारण सड़कहरूमा निगरानी बढ़ाइएको हो डोटीको राजपुरमा रहेको प्रतना कार्यालयभित्र रहेको खर्कजनाको स्टोर रूमको ताला भाँचिएको सैनिक स्रोतबाटै जानकारी प्राप्त भएको छ उक्त स्टोरको कोठाका झ्याल तोडफोड़ गरेको देखिएपछि अनुसन्धान थाल्ने क्रममा हतियार हराएको भेटिएको स्रोतले बताएको छ तर यति कुरा बाहिरिँदासम्म पनि कति सुरक्षाकर्मी कति र कुन हतियार लिएर फरार भए भन्नेबारे सेनाले सूचना दिन मानेको छैन घटनाको अनुसन्धानका लागि केन्द्रीय टोली समेत यस क्षेत्रमा पुगिसकेको छ पृतनापति उपराथी विनोद श्रेष्ठ काठमाडौँमा छन् भने हाल धनगढ़ीमा रहेको पाँच बाइनी पति सहायक रथी रामचरण कार्की कामो पृतनापति रहेका छन् पृतनामा महासेनानी एम सापकोटा अपरेशन अधिकृत रहेका छन् ब्राजिलको रियो दि जेनेरियोमा शुरू भएको यस वर्षको रियो ओलम्पिक खेलमा नेपालबाट सहभागी सातजनामा डडेलधुराकी सरस्वती भट्टराई पनि परेकी छिन् विभिन्न पाँच खेलमा सहभागी हुन लागेका नेपालका खेलाडी मध्ये उनी एथलेटिक्सको रनिङ दौड़मा सहभागी हुन लागेकी हुन् उनले पन्ध्र मिटर रनिङ दौड़मा प्रतिस्पर्धा गर्नेछिन् नेपाली सेनामा रहेकी भट्टराई सुदूरपश्चिमकी चेली हुन् उनको घर डडेलधुवाको अमरगढ़ी नगरपालिका साथ पोखरामा हो डडेलधुरामा जन्मिएर विश्वमा आफ्नो खेल क्षमता देखाउन अवसरमा पाएकोमा आफू एकदमै खुशी भएको उनले रेडियो युनिटलाई प्रतिक्रिया दिएकी छिन् उनले आफ्नो सफलताको श्रेय आफ्ना आमा बुवालाई दिएकी छिन् यस्तै दोस्रो श्रेय शिक्षक र गुरूलाई दिएकी छिन् खेल जगतमा जुन यो स्थानमा म आइपुगेको छु त्यसमा म सबै सर्वप्रथम त मेरो आमा बुवालाई दिन चाहन्छु किनभने जसले जसको सहयोगले गर्दा आज म यही ठाउँसम्म पुगिरहेको छु त्यसपछि दोस्रो मेरो स्कुलको सरहरूदेखि लगायत अहिलेसम्म अहिले जसले मलाई अहिले टिचिङ के अरे देश पक्षको दिइराख्नु भएको यहाँको गुरुहरू हाम्रो क्षेत्र पक्षको मलाई पहिला जीवनमा निकाल्ने सबैलाई यो दोस्रो शुभेच्छा दिन चाहन्छु म भट्टराई आज बिहान ओलम्पिकमा प्रतिस्पर्धाका लागि ब्राजिलको रेडियो जुनेरियो सहरतर्फ लाग्दैछिन् नेपाली समयअनुसार उनी बिहान साढे आठ बजे त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् साथै उनले आफूमा हिम्मत भए पनि पदक जित्ने सम्भावना कम रहेको बताएकी छिन् उनले रेडियो युनिटलाई प्रतिक्रिया दिँदै तर राष्ट्रिय रेकर्ड तोड्ने उनले वचन दिएकी छिन् उनको यस्ता खबर सुनेपछि घर परिवारमा खुसियाली छाएको छ डडेन्द्रमा स्थानीय तहको खाकाका विषयमा छलफल जारी रहेको छ संघीयतामा जिल्लामा चारवटा स्थानीय तह निर्धारण गरिएकोमा त्यसैमाथि छलफल जारी रहेको हो विभिन्न चरणमा जिल्ला स्तरको छलफल सम्पन्नपछि अहिले ग्रामीण स्तरमा छलफल भइरहेको छ उक्त छलफल पनि चारवटा तहलाई नै आधार बनाएर भइरहेको छ तर अहिलेसम्मका सुझावहरूमा भने चार तह अपुगुने विषय जोडतोडका साथ उठाइएको छ हिजो अमरगढी नगरपालिका जेमेरु गाविस समयजी कोटेली र असीग्राम गाविसका नागरिकहरूसँग गरिएको छलफलमा उनीहरूले पनि स्थानीय तहको संख्या कम भएको बताएका छन् छलफलमा सहभागीहरूले जनसंख्यालाई मात्र आधार बनाएर निर्धारण गरिएको चार तह जिल्लाका लागि अपुग भएको भन्दै भौगोलिक स्थितिलाई पनि ख्यालमा राखेर स्थानीय तहको संख्या बढाउनु पर्नेमा जोड़ दिएका छन् साथै गाउँ गाउँमा छलफल गरेर अगाडि बढ्न र ओडा टुक्र्याएर भए पनि भौगोलिकतालाई ध्यानमा राखेर स्थानीय तह निर्धारण गर्नुपर्नेमा उनीहरूको सुझाव रहेको छ यस्तै हिजै बगरकोट रूपाल भागेश्वर देवलदिपीपुर चिपुर र भद्रपुर गाविसमा गरिएको छुट्टै परामर्श गोष्ठीमा सहभागीहरूले पनि यस्तै विषयमा जोड़ दिएका छन् उनीहरूले पनि चारवटा स्थानीय तहले मात्रै विवाद निम्त्याउन सक्ने र नागरिकको सहजताको लागि भौगोलिकता ध्यानमा राखेर स्थानीय तहको सीमा निर्धारण गर्नुपर्ने स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति समक्ष सुझाव दिएका छन् यता स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति डडेलधुराका संयोजक एवं स्थानीय विकास अधिकारी पुरूषोत्तम ढकालले जिल्लाका नागरिकहरूबाट प्राप्त सुझावहरूलाई सीमाना निर्धारण समितिलाई बुझाइने बताउनु भएको छ हिजो दुई स्थानमा सुझाव संकलनको काम सकिएको र आज बाँकी रहेका दुई स्थानबाट सुझाव संकलन गरी अन्त्यमा जिल्लामा पुनः छलफल गरेर समितिमा सुझावहरू पेश गरिने जानकारी दिनुभएको छ यस्तै आज परशुराम नगरपालिका आलिताल र गाङ्खेत गाविसका नागरिकहरूसँग परशुराम नगरपालिकाको लालढुङ्गामा परामर्श गरिनेछ भने आज नै बेलापुर मणिरेक नवदुर्गा मष्टमाण्डौ कैलपालमाण्डौ र गणेशपुर गाविसका नागरिकहरूसँग नवदुर्गाको डाँडावनमा छलफल गरिने स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक ढकालले जानकारी दिनुभएको छ सरकारले भारतीय कम्पनी जीएमआर बीच अपर कर्णाली जलविद्युत परियोजनाको विषयमा भएको सम्झौता खारेजीको माग गरिएको छ हिजो नेपाल किसान पार्टी ग्रेटर नेपाल कञ्चनपुर र विवेकशील नेपालले भारतीय कम्पनीसँग गरिएको उक्त सम्झौता राष्ट्रिय हित विपरीत भएकाले सो सम्झौता खारेजीको माग गर्दै बेरोस्वरूप मोटरसाइकल र्याली गरिएको छ नेपालको जलस्रोतमाथि विदेशी कब्जा जमाउने तरिकाले राष्ट्रिय हित विपरीत गरिएका सम्झौता खारेज हुनुपर्ने र सम्झौतामा नेपालले एक मेगावाट भारतबाट पाउने र प्राकृतिक कारणबाट कम्पनीलाई क्षति भए नेपालले एक प्रतिशत क्षतिपूर्ति दिने सम्झौतामा नेपालले घाटा बेहोर्नुपर्ने भएकाले उक्त सम्झौता खारेज हुनुपर्ने नेपाल किसान पार्टीका अध्यक्ष शिरोमणि ओझाले बताउनु भएको छ सदरमुकाम महेन्द्रनगरबाट शुरू गरिएको र्याली कैलालीको सिसापानीमा गएर कोर्ण सभामा परिणत गरी समापन गरिएको आयोजकले बताएको छ दार्चुलामा भीड़बाट खसेर वर्षेनी ठूलो संख्यामा महिलाहरूको अकालमै मृत्यु हुन थालेपछि प्रहरले विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ गत असरमा मात्रै शुरू भएको प्रहरी मेरो साथी अभियान अन्तर्गत समेटेर कार्यक्रम सञ्चालन गर्न लागि हो वर्षेनी वनपाकामा घाँस काट्ने क्रममा महिलाहरूको भीड़बाट लडेर मृत्यु हुने क्रम बढ्न थालेपछि प्रहरले नागरिक सुरक्षा शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी सुशील सिंह राठौरले जानकारी दिनुभएको छ नागरिक सुरक्षा शिक्षा कार्यक्रम अन्तर्गत घरदैलोमै गई महिलाहरूलाई वनपाकामा घाँस काट्न जाँदा अप्नाउनु पर्ने सुरक्षाबारे जानकारी गराइने डिएसपी राठौरले बताउनु भएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ अज्ञात रोगका कारण खेतबारीमा लगाएको धानबारी सुक्न थालेपछि कृषकहरू चिन्तित बनेका छन् बझाङको कणेल गाविसका कृषकहरूले गडखेत पश्चिम मुल्लाखेत मुङ्लाखेत बकुन्ना धासेरीमा लगाएको धानबारी सुक्न थालेपछि कडेल गाविसका सबै कृषकहरू चिन्तित बनेको स्थानीय कृषक प्रकाश मण्डेलले बताउनु भएको छ धानबारीमा सुरुमा धानको पात पहिलो हुने क्रमशः पात सुक्ने र पछि गएर धानको जरा कुहिएर कामै नलाग्ने गरी हुने गरेको कृषक भारती मण्डेलले बताउनु भएको छ एग्रोबेटबाट धेरै औषधि लिएको भए पनि हालसम्म कुनै पनि औषधिले काम नगरेको त्यस गाविसका कृषकहरूले गुनासो गरेका छन् बाह्र महिना काम गरेर तीन महिना मात्र खान पुग्ने त्यस गाविसका स्थानीय कृषकहरूले लगाएको धानबाली सुक्न थालेपछि कडेल गाविसका कृषकहरू भोकमरी हुने भन्दै चिन्तित बन्न थालेको स्थानीय कमल थापाले बताउनु भएको छ जिल्ला कृषि विकास कार्यालयमा पटक पटक खबर गरिसक्दा समेत कृषि विकास कार्यालयले कुनै पनि चासो नदिएको अन्दाजीका भरमा औषधि लेखी सोही औषधि एग्रोबेटबाट किनेर धान बालीमा छर्कन भन्ने गरेको कृषकहरूले गुनासो गरेका छन् जिल्ला कृषि विकास कार्यालयले यसरी धानमा के रोग लागेको हो भन्नेतर्फ चासो नदिएपछि स्वयं आफैले नै जिल्ला कृषि विकास कार्यालयमा धान देखाउनका लागि खेतमा लगाएको धान उखेलेर जिल्ला कृषि विकासमा पुर्याउने गरेको स्थानीय कृषक प्रकाश मण्डेलले बताउनु भएको छ यता जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत ईश्वरी प्रसाद पाण्डेले भने जिल्ला कृषि विकास कार्यालयबाट प्राविधिक सहितको टोली उक्त गाविसतर्फ विषादी सहित गइसकेको बताउनु भएको छ कञ्चनपुरका माछापालक कृषक वर्षातको बाढीका कारण हैरान भएका छन् ठूलो लगानी र मेहनत गरेर माछा पालनका लागि बनाइएको पोखरी वर्षातका बेला आउने बाढीले भत्काउने र माछा बगाएर लैजाने गरेपछि उनीहरू मारमा परेका हुन् कञ्चनपुरको कृष्णपुर नगरपालिका दुईमा पर्ने गढ बिजुला ताललाई त्यहाँका दुई युवाले आय आर्जनको माध्यम बनाएका छन् स्थानीय सुरेन्द्र बम र ध्रुवराज भट्टराईले संयुक्त रूपमा जिल्ला विकास समितिबाट गत वर्ष पाँच वर्षका लागि सत्ताइस लाखमा भाडामा लिएर माछा पालन व्यवसाय सञ्चालन गरिरहेका हुन् जिल्ला विकास समितिको स्वामित्वमा रहेको उक्त तालमा यी दुई युवाले एक वर्षको अवधिमा भारतको बंगालबाट सत्ताइस लाख माछाका भुराहरू ल्याएर करिब सवा करोड़ रूपियाँ बराबरको लगानी गरिसकेका छन् तालको सुरक्षाका लागि उनीहरूले तालको किनारमा बाँध पनि बनाएका छन् तर वर्ष दिन नबित्दै वर्षातीले उक्त बाँध भत्काउन थालेपछि उनीहरू लगानी डुब्ने चिन्तामा परेका छन् वर्षातको समयमा सडक छेउ र खेतको पानी सिधै तालमा आउने र सतहभन्दा बढी पानी भएपछि तालका माछा बग्ने